पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star bank dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाले हजार दसजना नयाँ प्रहरीको दरबन्दी सिर्जना थप गरेको नयाँ शक्तिलाई न्यायालयको सुरक्षाका साथै राजमार्गको सुरक्षामा परिचालन गर्ने सरकारी निर्णय नेपाल वायुसेवा निगमको हवाई जहाज मोस्ताङको जोम्सोमा विमानस्थलमा दुर्घटना हुँदा चालकसहित आठजना घाइते सुनको भाव आज एकै दिन बाह्र सय घट्यो आगामी तेइस गते हुने सोभि निर्वाचनका लागि विद्यार्थी सङ्गठनद्वारा आचार संहिता जारी चितवनको भण्डारामा एक बालिकामाथि जबरजस्ती करणी बलिउड अभिनेता सञ्जय दत्तद्वारा मुम्बईको टाडा अदालतमा आत्मसमर्पण दत्त अब साढे तीन वर्ष जेलमा बस्नुपर्ने र इन्डियन प्रिमियर लिगमा स्पट फिक्सिङ गरेको आशंकामा राजस्थान रोयल्सका तीन खेलाडी पक्राउ आज पन्जाब र दिल्ली भिड्ने नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब समाचार विस्तारमा तिब्बतबाट स्थल मार्ग हुँदै तस्करी गरेको सत्र किलो सुनसहित चारजना पक्राउ परेका छन् जुत्ताको सोलमा लुकाएर ल्याएको सुनसहित जोरपाटीबाट नाग्याल शेर्पा सोनु शेर्पा ज्ञानु शेर्पा र सोनम शेर्पालाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो पछिल्लो समय सुन तस्करहरूले हवाई मार्ग छाडेर तातोपानी खासा स्थल मार्गको प्रयोग गर्दै सुन तस्करी गर्दै आएका थिए सुन्दर विदेशी मुद्रा तस्करीमा त्रिभुवन विमानस्थलमा खटिएका दुई प्रहरी र एसएसपी रविराज श्रेष्ठ बर्खास्त भएर विमानस्थलको सेटिङ भत्किएपछि कारोबारी तलमार्गमा सक्रिय भएका थिए नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार दुई सय रुपियाँ घटेको छ नेपाल सुन साथी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य पचास हजार रुपियाँ र तेजाबी सुनको मूल्य उनपचास हजार सात सय पचास रुपियाँ तोकेको छ अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएपछि नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको हो बुधबार छापावाला सुन तोलाको एकाउन्न हजार दुई सय रुपियाँमा कारोबार भएको थियो आइतबार तोलाको एकाउन्न हजार नौ सय रुपियाँमा कारोबार भएको छापावाला सुन सोमबार तीन सय रुपियाँ घटेर एकाउन्न हजार छ सय रुपियाँमा कारोबार भएको थियो मंगलबार एक सय रुपियाँ बढेर एकाउन्न हजार सात सय रुपियाँमा कारोबार भएको थियो आज चाँदीको मूल्य पनि तोलामा छब्बिस रुपियाँले घटेको छ बजारमा चाँदी तोलाको आठ सय चौन्न रुपियाँमा कारोबार भइरहेको छ बुधबार पनि चाँदीको मूल्य दस रुपियाँ घटेर आठ सय अस्सी रुपियाँमा कारोबार भएको थियो नेपाल वायु सेवा निगमको हवाई जहाज मुस्ताङको जोमसोम विमानस्थलमा दुर्घटना हुँदा चालकसहित आठजना घाइते भएका छन् पोखरा विमानस्थलबाट उडेको नाइन एनएबी नम्बरको विमान अवतरणका क्रममा विमानस्थलमा लगाएको तारको जालीमा ठोकेर दुर्घटना भएको जोमसोम विमानस्थलले जानकारी दिएको छ तार जालीमा ठोकिँदा विमान कालीगण्डकी नदीमा खसेको थियो विमान खसेल गते उद्धार भएको र आग लागि पनि नभएकाले मानवीय क्षति हुन नपाएको विमानस्थल स्रोतले जनाएको छ अवतरण गर्ने क्रममा नै दुर्घटना भएकाले मानवीय क्षति नभएको तर विमान चालक सहित केही यात्रु घाइते भएको प्रहरीले जनाएको छ विमानमा दसजना नेपाली र आठजना जापानी गरी अठारजना यात्रु र तिनजना चालक दलका सदस्य थिए चितवनको भण्डारामा बाह्र वर्षीय बालिकामाथि जबरजस्ती करणी भएको छ दोखला काभ्रे गाविस चारस्थायी घर भई पूर्वी चितवनको खैरेनी छमा डेरा गरी बस्ने परिवर्तित नाम अन्ठाउन्न ककी ती बालिकामाथि बसका चालक र सहचालकले गत वैशाख एकतिस गते जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ नातिन ख दुई आठ पाँच छ नम्बरको मिनी बस चालक चितवन भण्डारा नौ बस्ने वर्ष इन्द्रमणी खरेल र सोही मिनी बसका सहचालक मकवानपुर बासामाडी स्थायी घर भई हाल भण्डारा आठ बस्ने वर्ष उनातिसका कुमार थापा मगरले ती बालिकालाई ललाई फकाई भण्डारा नौ भाङबारी स्थित मकैबारीमा बेलुका साढे सात बजेतिर जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय खैरनीका प्रहरी निरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो जबरजस्ती करणी गरी फरार रहेका अभियुक्तहरूलाई मंगलबार राति खोजी गर्ने क्रममा पक्राउ गरी जिल्ला अदालत चितवनबाट म्याथप गरी कारवाही प्रक्रिया अघि बढेको प्रहरी निरीक्षक पण्डितले बताउनुभयो नेपाल सरकारले छ हजार दसजना नयाँ प्रहरीको दरबन्दी सिर्जना गरेको छ आज सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले प्रहरी प्रशासनतर्फ चार हजार सोह्र र न्याय सेवातर्फ उन्नाइस सय चौरानब्बेको दरबन्दी थप्ने निर्णय गरेको हो थप गरिएको नयाँ शक्तिलाई न्यायालयको सुरक्षाका साथै राजमार्गको सुरक्षामा परिचालन गरिने सरकारी निर्णय छ त्यसै गरी बैठकले विश्व ब्याङ्कबाट आठ अर्ब साठी करोड ऋण तथा अनुदान सहयोग लिने प्रक्रियालाई स्वीकृति दिएको छ सचिवहरूले अगाडि सारेको मागका विषयमा भने क्याबिनेटले कुनै पनि निर्णय गरिन यो विषयमा विवाद हुँदा बैठक लम्बिएको स्रोतले बताएको छ त्यसै गरी निर्वाचन सम्बन्धी कानुन र चुनावको मितिका सम्बन्धमा पनि बैठकमा छलफल नभएको बुझिएको छ मधेसी जनअधिकार फोरम नेपाल नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले आफ्ना माग पूरा नभएसम्म निर्वाचनको लागि सरकारलाई सहयोग गर्न नसकिने प्रश्न पारेको छ मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसँग आज भएको छलफलमा मोर्चा प्रमुख तथा फोरम अध्यक्ष उपेन्द्र यादवले आफ्ना तेह्र सूत्रीय माग पूरा गर्न आग्रह गर्नुभयो रेग्मीको निम्तोमा निर्वाचन कानूनका विषयमा छलफल गर्न बालटार पुग्नु भएको यादवले आफ्ना मागको सम्बोधन नभएसम्म सरकारसँग अरू विषयमा छलफल गर्न नसकिने जवाब दिनुभएको छ रेग्मीले भने निर्वाचनको माहौल बनाउन सरकार लागि परेको भन्दै सहयोग गर्न यादवलाई आग्रह गर्नुभएको थियो जवाफमा यादवले आफू नेतृत्वको मोर्चाले अगाडि सारेको माग पूरा भए मात्र निर्वाचनको माहौल बने बताउनुभयो रेग्मीले सँगै एकीकृत नेको नेकपा माओवादी नेपाली कंग्रेस नेकपा एमाले लगायतका दलसँग चुनावको मिति र चुनावी वातावरणको विषयमा परामर्श लिनुभएको थियो आगामी संविधान सभामा महिलाको कम्तीमा तेत्तिस प्रतिशत महिला सहभागिताको विषयमा पूर्व सभासद महिलाहरूको सञ्जालले आज नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालालाई भेट गरेको छ उहाँकै निवास महाराजगञ्जमा भएको भेटमा सञ्जालले आगामी संविधान सभाको निर्वाचनमा परिणाममै तेत्तिस प्रतिशत महिला आउने व्यवस्था गर्न दबाब दिँदै विभिन्न दलका शीर्ष नेताहरूलाई केही दिनदेखि भेटघाट जारी राखेको छ आफूहरूको मागका बारेमा सभापति कोइरालाले सकारात्मक प्रतिक्रिया दिएको टोलीका टोलीको नेतृत्व गरिरहनुभएका पूर्व सभासद उषा कला राईले जानकारी दिनुभयो भेटका क्रममा पूर्व सभासद हिसला एमीले जसरी भए पनि सबै पार्टीले कम्तीमा तेत्तिस प्रतिशत महिला सहभागिता आउने आउने व्यवस्था गर्नुपर्ने माग गर्नुभयो टोलीले उच्च स्तरीय संयन्त्रमा पनि महिला सहभागिता गराउनुपर्ने माग पनि गरेको छ एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले अबको चुनावमा आफ्नो पार्टीका मधेसका नेताहरूले पहाड़बाट उम्मेदवारी दिने बताउनु भएको छ क्रान्तिकारी पत्रकार संघ रूपन्देले बिहान बोटोलमा गरेको पत्रकार सम्मेलनमा उहाँले पहाड़का नेताहरू मधेसबाट उठ्ने र मधेसका नेताहरू पहाड़बाट उठ्ने जानकारी दिनुभयो आधा जनसंख्या मधेसमा रहेकाले तराई मधेसलाई राष्ट्रिय मूलधारमा राख्न क्षेत्रीयतावादी सोच त्याग्नुपर्ने भट्टराईको भनाइ छ चुनाव जसरी पनि हुने भन्दै भट्टराईले अहिले चुनाव विरोधी दल निर्वाचनमा नआए पनि चुनाव हुने दावी गर्नुभयो नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले पुराना सहमतिको औचित्य समाप्त भएकाले राजनैतिक निकासका लागि नयाँ सहमति गरेर अगाडि बढ्नुपर्ने बताउनु भएको छ रिपोर्टर्स क्लबले आज महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा उहाँले बुधे लगायतका सहमतिको औचित्य समाप्त भइसकेको बताउनुभयो उहाँले ठुला चार दल असफल भएकाले अब नयाँ सहमति मार्फत निकास खोज्न माग गर्नुभयो उहाँले चार दलले गरेका सहमति खारेज हुनुपर्ने समेत बताउनुभयो मतदाता नामावली सङ्कलनका नाममा विदेशीलाई नागरिकता वितरण भइरहेको भन्दै वैद्यले यो नरोकिएसम्म कुनै सहमति नहुने दावी गर्नुभयो वैद्यले लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखबाट हटाउन माग गर्नुभयो उहाँले मुलुकको राजनीति जटिल अवस्थामा पुगेको भन्दै सबै दल बसेर नयाँ सहमति गर्नुको विकल्प नरहेको बताउनुभयो ठुला चार दल र अहिलेको सरकार विदेशीको इसारामा चलिरहेको भन्दै अहिलेकै अवस्थामा नेकपा माओवादीले निर्वाचनमा भाग नलिने वैद्यले स्पष्ट पार्नुभयो नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले नेपाली कंग्रेसले चुनाव जिते मात्र संविधान बन्ने बताउनु भएको छ नेपाल प्रेस युनियनले आज दिपायलमा गरेको पत्रकार सम्मेलनमा नेता देउवाले अघिल्लो संविधान सभामा एकीकृत माओवादीले चुनावमा बढी सिट जितेकै कारण संविधान नबनेको बताउनुभयो नेपाली जनताले विगतबाट धेरै पाठ सिकिसकेको भन्दै उहाँले अब नेपाली जनता कंग्रेसलाई चुनाव जिताउन आतुर रहेको समेत बताउनुभयो आफ्नो पछिल्लो सुदूरपश्चिम यात्रामा यस क्षेत्रका जनतामा कंग्रेस सँग धेरै आशा पाएको पनि उहाँले बताउनुभयो नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले एकीकृत माओवादीको दादागिरी चलन नदिने बताउनु भएको छ रौतडको सदरमुकाम गौरमा युवासङ्घ नेपालको तेइसौँ स्थापना दिवसको कार्यक्रममा उहाँले चार दलको संयन्त्रभित्र ए माओवादीले विभिन्न षड्यन्त्र गरेर दादागिरी गर्न खोजिरहेकाले एमाले त्यसको कडा प्रतिवाद गर्ने बताउनुभयो मङ्सिरमा पनि चुनाव हुन नसके त्यसको जिम्मेवार वर्तमान सरकारको हुने नेपालको भनाइ थियो चुनावका लागि आवश्यक कानुनी जटिलता मिलाएर निर्वाचनको वातावरण बनाउने काम सरकारको भएको भन्दै उहाँले नाजायज माग तेस्र्याउनु साटो नेकपा माओवादी लगायतका दललाई जायज माग लिएर वार्तामा आउन आग्रह गर्नुभयो चुनावको विकल्प नभएकाले देशलाई थप जटिल अवस्थामा पुग्न नदिन सबै पक्षले चुनावको तयारीमा लाग्नुपर्ने नेता नेपालको भनाइ छ नेकपा माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले संविधान बनाउन निर्वाचन आवश्यक नभएको ठोकुवा गर्नुभएको छ उहाँले अहिले निर्वाचनको नाममा मुलुकमा प्रतिगमन लाद्ने प्रयत्न भइरहेकोले आफ्नो पार्टीले खिलराज रेग्मी नेतृत्वमा हुने भनेको चुनावमा भाग नलिने बताउनुभयो पार्टीले आज नेपालगंजमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले चार दलले उच्च स्तरीय राजनैतिक संयन्त्रको नाममा प्रतिगमनलाई पुनस्थापना गर्न लागेको आरोप समेत लगाउनुभयो चुनावको नाममा मुलुकमा प्रतिगमन लाद्ने षड्यन्त्र स्वतन्त्र भएकोले आफ्नो पार्टी वर्तमान अवस्थामा चुनावमा भाग लिँदैन उहाँले भन्नुभयो उहाँले लोकमान प्रकरण पहिलो उदाहरण भएको दावी गर्नुभयो उहाँले आफ्नो पार्टी सत्ताका लागि नभएर जनयुद्धको उपलब्धिलाई संस्थागत गर्न जन्मिएको बताउनुभयो राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलीय सिन्डिकेटका कारण मुलुक सङ्कटमा फँसेको आरोप लगाउनु भएको छ थापाले चार दलले नै खिलराज रेग्मी नेतृत्वको सरकार चलाएकाले मङ्सिरमा पनि निर्वाचन हुन नसक्ने दावी गर्नुभयो आज बिहान डडेलधुरामा आयोजित पत्रकार सम्मेलनमा थापाले चार दलको निर्देशनमा रेग्मी नेतृत्वको सरकारले निर्वाचन गराए पनि त्यो निष्पक्ष र धाँधली रहित भने हुन नसक्ने बताउनुभयो थापाले चार दलका शीर्ष नेताहरूले लोकतन्त्रका नाममा मुलुकमा ब्रह्मलुट मच्याएको आरोप लगाउनुभयो उहाँले आगामी संविधान सभाको निर्वाचनमा हिन्दू राष्ट्रका विषयमा जनमत संग्रह गर्नुपर्ने बताउनुभयो थापाले निर्वाचनमा आफ्नो पार्टीको एजेन्डा राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र घोषणा हुने जानकारी दिनुभयो अर्थ मन्त्रालयका सल्लाहकार डाक्टर चिरञ्जीवी नेपालले आगामी बजेटमा ऊर्जा र पूर्वाधार विकासमा जोड दिने बताउनु भएको छ मिडिया इन्टरनेशनलले काठमाडौँमा गरेको कार्यक्रममा नेपालले सरकारको प्राथमिकता चुनाव भए पनि आगामी बजेट मार्फत आयोजनाको प्राथमिकता निर्धारण गरिने बताउनुभयो निजी क्षेत्रलाई पनि जलविद्युतमा लगानी गर्न नेपालले आग्रह गर्नुभयो कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारको मुख्य मुद्दा चुनाव भएकोले चुनावमा केन्द्रित भएर बजेट ल्याउन आग्रह आग्रह गर्नुभयो चुनावबाट विमुख भएर बजेट ल्याए मुख्य मुद्दा केन्द्रित हुन सक्ने भन्दै पाण्डेले संसद नभएको बेला स्रोत दुरूपयोग हुन सक्ने भएकोले त्यसमा पनि ध्यान दिन आग्रह गर्नुभयो जलविद्युतमा लगानी गर्ने सहकारीलाई लाभांश वितरणको दायरामा छोड दिन पनि पाण्डेले आग्रह गर्नुभयो शरद सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी र जेपी गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियानबीच एकता प्रयास भएको छ वार्ता सकारात्मक रहेको भन्दै नेताहरूले केही दिनमा नै ठोस परिणाम आउने दावी गरेका छन् मध्य समाजवादी पार्टीका अध्यक्ष भण्डारीले आगामी संविधान सभा निर्वाचनलाई लक्षित गरी पार्टी एकताको प्रयास थालिएको बताउनुभयो भण्डारीले भन्नुभयो अहिलेसम्मको वार्ता सकारात्मक छ हामी केही दिनमा नै निष्कर्षमा पुग्छौँ मधेसमा वैकल्पिक शक्ति निर्माण आवश्यक रहेकाले मुद्दामा केन्द्रित भएर एकता प्रयास थालिएको उहाँको भनाइ छ अभियानका सदस्य राजीव झाले नेतृत्व बाहेकका सबै विषयमा लगभग सहमति भएको बताउनुभयो तेह्र विद्यार्थी संगठनले आगामी तेइस गते हुने सोभियो निर्वाचनको लागि आचार संहिता जारी गरेका छन् नेविसन केन्द्रीय कार्यालयमा बसेको विद्यार्थी संगठनहरूको संयुक्त बैठकले सोभियो निर्वाचनलाई सहमति सहकार्यको साथ सम्पन्न गर्ने उद्देश्यले आचार संहिता निर्माण गरेको बताएका छन् रिपोर्टर्स क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा विद्यार्थी नेताहरूले कुनै पनि क्याम्पसमा एक संगठनले अन्य संगठनलाई निषेधको राजनीति नगर्ने चुनावमा भड्किलो खर्च गर्न नपाउने पैसा बाँड्ने प्रवृत्तिलाई पूर्ण रूपमा काम बन्द गर्नुपर्ने चुनावमा रक्तपात मचाउन खोज्ने चुनावलाई रणभूमिमा परिणत गरी भाड्न खोज्ने तत्व पहिचान गरी सशक्त प्रतिकारमा उत्रने अन्य विश्वविद्यालयमा दुई गते संयुक्त रूपले ज्ञापन पत्र बुझाउने र तेइस गते नै सोभियो निर्वाचन निष्पक्ष गराउन दबाब दिने जस्ता नौ बजे आचार संहिता सार्वजनिक गरेका हुन् पत्रकार सम्मेलनमा नेविसंघका कार्यवाहक अध्यक्ष क्षितिज भण्डारीले अहिले सोभियो निर्वाचन भाड्ने तत्त्वहरू सक्रिय भएको भन्दै पैसा बाँडेर निर्वाचन जित्ने प्रवृत्ति अन्त्य हुनुपर्छ पर्ने बताउनुभयो अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले कङ्ग्रेसलाई लारबार र एमालेलाई झुसिल किराको संज्ञा दिएको प्रति तपाईँ के भन्नुहुन्छ यसलाई विश्लेषण बी ध्वाँसै ठुलो र सी दुई दललाई चुनौती तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ यसै विश्लेषण भन्नेमा बिस प्रतिशत बी ध्वासै ठुलो भन्नेमा उनाचालिस प्रतिशत र सी दुई दललाई चुनौती भन्नेमा एकचालिस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ नेकपा माओवादीका सचिव नेत्र विक्रमचन्द विप्लवले अहिलेको अवस्थामा संविधान बनाउन निर्वाचन आवश्यक नभएको भनेर गर्नुभएको ठोकुवाप्रति तपाईँको विचार के छ ए झुटो बोली बी निर्वाचन गराएर निकास दिनु आवश्यक छ र सी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 दिन भने अदालतले उनलाई चार हप्ताको समय थप गरेको थियो अवैध हतियार राखेको आरोप प्रमाणित भएपछि गएको मार्च एक्काइस तारिकमा भारतीय सर्वोच्च अदालतले दत्तलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो यसअघि डेढ वर्षको जेल सजाय पुरा गरिसकेका त्रिपन्न वर्षीय दत्त अब साढे तिन वर्ष जेलमा बस्नुपर्नेछ महाशय नामको सामुद्रिक आदिको खतरा बढेपछि बंगलादेश भारत र म्यानमारको तटीय क्षेत्रका लाखौं नागरिक विस्थापित भएका छन् बंगलादेशमा मात्रै दस लाख जनाले आफ्नो घर छोडेका छन् संयुक्त राष्ट्रसंघले आदि आउने सम्भावना कम हुँदै गए पनि बंगलादेश म्यानमार र पूर्वोत्तर भारतका बयासी लाख मानिस खतरामा रहेको जनाएको छ तीनवटै देशले तटीय इलाकाका आफ्ना नागरिकलाई सुरक्षित ठाउँमा सर्न आग्रह गरिसकेका छन् बंगालको खाडीबाट उत्तर पूर्वतिर बढ़िरहेको आदिको कारण बंगलादेश देशको तटीय क्षेत्रमा दुई मिटर अग्लो लहर उठ्न सक्ने चेतावनी दिएको छ सुरक्षाको कारण बङ्गलादेशको चिरगाव र कक्स बजारको विमानस्थल बन्द गरिएको छ म्यानमारमा एक लाख पचास हजार जनालाई अग्लो र सुरक्षित ठाउँमा सारिएको छ श्रीलङ्कामा आदि नआए पनि भारी वर्षापछिको बाढी पहिरोमा परि सातजनाको ज्यान गएको छ खेल समाचार ICC world cricket league division थ्रीको विजेता बनेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरकारले जनै तीन लाख पचास हजार रुपियाँ नगद पुरस्कार दिने निर्णय गरेको छ आज बसेको मन्त्री परिषदको निर्णयले सो निर्णय आज बसेको मन्त्री परिषदको बैठकले सो निर्णय गरेको हो यसैबीच नेपाली कङ्ग्रेसले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद दुई लाख रुपियाँसहित सम्मान गरेको छ बर्मुडामा भएको डिभिजन थ्री क्रिकेटको उपाधि जित्दै विश्वकप सनोट खेलका लागि छानिएको नेपाली क्रिकेट टोलीलाई केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम गरी कङ्ग्रेसले सम्मान गरेको हो सभापति सुशील कोइरालाले खेलाडीहरूलाई प्रशंसा पत्रसहित सम्मान गर्नुभएको थियो इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा स्पट फिक्सिङ गरेको आशंकामा राजस्थान रोयल्सका तीन खेलाडी पक्राउ परेका छन् पक्राउ पर्नेमा यस सरिसन्त सहित अंकित चौहान र अजित चण्डेल छन् भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले पनि खेलाडी पक्राउ परेको पुष्टि गर्दै उनीहरू तीनैजनालाई निलम्बन गरेको जनाएको छ म्याच फिक्सिङको छानबिन पूरा नहुँदासम्म उनीहरू निलम्बित नै रहनेछन् सरी सन्तले भारतीय राष्ट्रिय टोलीबाट पनि खेलेका छन् भने अङ्कित र अजितले रणजी ट्रफी खेलेका छन् उनीहरूका साथमा सात दलाल पनि पक्राउ परेका छन् उनीहरू मुम्बईको ट्राइडेन्ट होटलबाट पक्राउ परेका हुन् मोहाली र मुम्बईमा भएको आइपिएल म्याचमा फिक्सिङको आरोप छ यसैबीच आइपिएल क्रिकेटमा आज किङ्स इलेभेन पन्जाब र दिल्ली डेयर डेभिल्स बीच प्रतिस्पर्धा हुँदैछ चालु सिजनमा खराब प्रदर्शन गरेको दिल्लीले होडको सम्भावना कायम राखेको पंजाबसँग बेलुका सभा आठ बजेपछि प्रतिस्पर्धा गर्नेछ सेमी फाइनल प्रवेशको लागि पंजाबले आजको समेत गरी लगातार दुई खेल जितेर अरूको खेलमा भर पर्नुपर्ने हुन्छ रोयल च्यालेन्जर्स बेङ्गलोर र सनराइजर्स हैदराबादको समान सोह्र सोह्र अङ्क छ भने पञ्जाबको बाह्र अङ्क छ बेङ्गलोरले अब एक खेल र हैदराबादले दुईवटा खेल बाँकी सही गैराती सम्पन्न भएको खेलमा राजस्थान रोयल्सलाई चौध रनले पराजित गर्दै मुम्बई मुम्बई इन्डियन्स फेरि शीर्ष स्थानमा उक्लिएको छ बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक छ हजार दसजना नयाँ प्रहरीको दरबन्दी सिर्जना थप गरेको नयाँ शक्तिलाई न्यायालयको सुरक्षाका साथै राजमार्गको सुरक्षामा परिचालन गर्ने सरकारी निर्णय नेपाल वायुसेवा निगमको हवाई जहाज मोस्ताङको जोमसोम विमानस्थलमा दुर्घटना हुँदा चालकसहित आठजना घाइते सुनको भाउ आज एकै दिन बाह्र सय घट्यो आगामी तेइस गते हुने सोभि निर्वाचनका लागि विद्यार्थी सङ्गठनद्वारा आचार संहिता जारी चितवनको भण्डारामा एक बालिकामाथि जबरजस्ती करणी बलिउड अभिनेता सञ्जय दत्तद्वारा मुम्बईको टाडा अदालतमा आत्मसमर्पण दत्त अब साढे तीन वर्ष जेलमा बस्नुपर्ने र इन्डियन प्रिमियर लिगमा स्पट फिक्सिङ गरेको आशंकामा राजस्थान रोयल्सका तीन खेलाडी पक्राउ आज पन्जाब र दिल्ली भिड्ने हौस् त साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो सहकर्मी ध्रुवसँगै म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण बुलेटिनको साथमा होटल स्टार ब्याङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच